धन्य श्रोतागणहरू संसारभर छरिएर रहनुभएका सम्पूर्ण साहित्य प्रेमीहरूमा साहित्यिक नमन श्रोतागण गत केही दिन अगाडिदेखि नै राधा पौडेलजीद्वारा रचित कृति खलङ्गामा हमाला एउटी नर्सको डायरी वाचन गर्दै आइरहेको छु यसभन्दा अगाडि वाचन गरिएको भागलाई पृष्ठ चौरात्तरसम्म ल्याएर रोकेको थिएँ आज फेरि यस कृतिका बाँकी रहेका भागहरू ल्याएर उपस्थित भइसकेको छु श्रोताहरू तपाईँहरूले यसभन्दा अगाडि वाचन गरिएका भागहरूलाई पनि सुन्न सक्नुहुनेछ अब आजको श्रृङ्खलातर्फ प्रवेश गर्दछु आजको यस श्रृङ्खलामा खलङ्गामा हमला कृतिका बाँकी रहेका भागहरू वाचन गर्ने जमर्को गरेको छु अब यस कृतिका बाँकी रहेका भागहरू वाचन गर्ने अनुमति लिन्छु अब वाचन सुरु गर्छु पृष्ठ पचहत्तरबाट पाँचमा लेखिएको छ पहिलो दिन रगतले लतपतिको खलङ्गा बजार देख्ने बित्तिकै मात्तिँदै हजुरआमा र ठुलो बाबुको कोठातिर दौडे सुनिल दाई र गमा भाउजू पछि पछि आउनुभयो तिनैजना हुत्तिँदै गएर ढोका उघार्यौँ चारैतिर आँखा डुलायौँ हजुरआमा र ठुलो बाबु सकुशल रहेछन् अनुहार डरले खोस्रिएका थिए रातभरि कसरी बस्नुभयो मलाई सोध्न मन लागेको थियो सोधिनँ जवाफ मैलाई थाहा थियो तिमीहरू रातभरि कसरी बस्यौ हजुरआमालाई पनि सोध्न मन लागेको थियो होला सोध्नु भएन सायद जवाफ उहाँलाई नै थाहा थियो रातभरि हजुरआमा र ठुलो बाबुको चिन्ता लिँदै बसियो बिहान भेटेपछि बोलचाल केही भएन हामीसँग सोध्ने र बोल्ने शब्दै थिएन मानसिक रूपमा यति थाकेका थियौँ कुरा गर्ने झाँगर पनि थिएन खालि निराश अनुहारले एकअर्कालाई हेरिरह्यौँ दुई हजार अन्ठाउन्न कार्तिक अठाइस गते गोली र बम बारुदको धुवाले खलङ्गा बजार कुहिरी मण्डल थियो एकैचोटि दर्जनौ सप जलाएको आरेघाट जस्तो कतै कतै फुट्ट बम फड्केको आवाज आइरहेको थियो दुई चारजना मान्छे अलि पर हतारिँदै कुदिरहेको देखेँ टाढाबाट अनुहार चिनेन आक्रमणकारी हुन् सर्वसाधारण भने कोही देख मालपुतबाट बमले आधा डढेका सेता काला कागजका टुक्रा चरा झैँ आकाशमा उडिरहेका थिए जनसरकारका यी सरकारी अड्डाका वैभव डढेका कागज र फाइल छरपष्ट देखिन्थे आगोले मकिएका पर्खाल पालैपालो गर्ल्याम गर्ल्याम ढलिरहेका थिए चारैतिरबाट पुत्ताएको धुवाको मुस्लोले हाम्रा आँखा पिरो हुन थाले जिउ कर्कर्ती दुखिरहेको थियो रातभरि नसुतेर हुन सक्छ वा एकैचोटि यति ठुलो आघात खेप्नु परेकाले बिहान नौ बज्दासम्म जुम्ला बजार यति सुनसान थियो रातको आक्रमणमा सबै मरेझै लाग्थ्यो आकाशमा चराधरी उडिरहेका थिएनन् हाम्रो घर पनि सामसुम्म थियो हामी खाली आँखाले बोलिरहेका थियौँ मुख मौन हलचल गर्ने शक्ति थिएन जहाँ बस्यो त्यहीँ बसेका बसे खाना पकाउने सुरसार गरेका थिएनौँ कसैलाई भोक लागेको थिएन केटाकेटी भोकाएकी थाहा छैन केही बोलिरहेका थिएनन् केटाकेटीको आत्मामा भगवान् बसेका हुन्छन् रे कुरा नबुझे पनि घटनाको गम्भीरता बुझ्छन् त्यसैले बाबाको आँखामा डर देखेर उनीहरू त्यसै डराइरहेका थिए करिब नौ बजेतिर एउटा हेलिकप्टर आयो सेनाको रहेछ ब्यारेकमा गएर बस्यो पहिले जस्तो सोझै ल्यान्ड गरेन ब्यारेकभन्दा धेरै माथि दुई तिन चक्कर लगायो अनि चक्कर लगाउँदा लगाउँदै बिस्तारै तल झऱ्यो पछि उड्दा पनि त्यसरी नै उड्यो हेलिकप्टरको ढोकामा जालीहरू थिए केही सैनिक पनि देखिए युद्धमा प्रयोग गर्ने हेलिकप्टर हो कि जस्तो लाग्यो सैनिक ल्याएर आएको होला ब्यारेकमा सेनाको आवाज जावत बढेको महसुस भयो धुवा छाटिँदै गएपछि एयरपोर्ट टावरको टुप्पो अलिअलि देखिन थाल्यो बाह्र बजीतिर राम्रैसँग देखियो म खुसी भएँ चिच्याउँदै घरका सबैलाई देखाएँ खुसी नहुनु कसरी आखिर जुम्लालाई बाहिरी संसारसँग जोड्ने एकमात्र उपाय यही एयरपोर्ट टावर हो बिस्तारै फाटाफुट्टा मान्छे निस्कन थाले सुरक्षा निकायले भने हामीलाई पखेटा काटिएको पन्छी झैँ घरको पिन्जडामै खुम्चाएर राख्ने सुरु कस्यो रातभरि माओवादीले सुत्न दिएन अब सुरक्षाकर्मीले हिटुल गर्न नदिने भए सादा पोसाकका तिनजना कराउँदै आए हामी पुलिस हौँ राति भागेर बाँचेको तपाईँहरू कोही बाहिर होला कर्फ्यू छ बाटोभरि लास छन् बम र गोली छन् सबैजना घरमै बसिदिनु होला चेतावनी सुन्दा सुन्दै मैले आफूलाई नियन्त्रण गर्न सकेन उनीहरूले भने जस्तो घरभित्रै घुम्सिएर बस्नु उचित पनि लागेन माओवादी आएर हानेर गइसके सबै ध्वस्त पारिसके अब हामी सर्वसाधारणलाई के को गर्छौँ आक्रमणकारीलाई रोक्न नसक्ने अनि सोझ साझा जनतालाई घरभित्रै थुन्ने मलाई झोक चल्यो दाई भाउजूले गाली गर्दा गर्दै ढोका खोलेर प्रहरी कार्यालयको गेटतिर लम्किए बाटोभरि गोलीका खोका छरिएका थिए प्रहरी कार्यालयको गेटमै सकेट बम थियो जुम्लामा बाटोको बिचतिर कुलो जस्तो ढल बनाएको हुन्छ त्यही ढलमा एउटा नयाँ डोको मिल्केको देखे माओवादीले घाइते साथी बोक्न ल्याएका होलान् हेर्दा चिटिक्कको थियो डोको ठुल्ठुला बुट्टेदार गुलाबी रङको चकट्टी समेत भएको हामीले सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत पुरुषहरूलाई बुन्न सिकाए झैँ प्रहरी कार्यालयको गेटमा सधैँ दुईतिर स्वागत कलश राखिएको हुन्थ्यो त्यस दिन थिएन जलिरहेको भवनमा घाइते सुरक्षाकर्मीले कसको स्वागत गर्नु अगाडि दाहिनेपट्टि घरको बरान्डाबाट रगतको धारा बग्दै थियो दसैँमा खसी काटे जस्तो बरान्डाको बाहिरपट्टि काटिएको टाउको थियो भने भित्रपट्टि आधा जिउ स्कुलमा पढ्दा कोत पर्व भण्डारखाल पर्वका रगातम्बे इतिहास मलाई काल्पनिक कथा जस्तो लाग्थ्यो बल्ल थाहा पाए हरेक मान्छेभित्र एउटा राक्षस लुकेको हुन्छ जुन दिन त्यो राक्षस जाग्छ यस्तै हुन्छ रातको हवालामा बाँचेका सैनिक र प्रहरीले घरका छतबाट सबहरू भुइँमा ओसार्न थाले खुट्टामा डोरी बाँधेर घिसार्दै ल्याइरहेका थिए बच्चाले खेलाउन घिसारे झै देखिएको थियो कुनै सप तन्नामा बेरेर ल्याए भने कुनै बिरामी बोक्ने स्ट्रेचरमा झ्याकुटी पार्दै हिजो सँगै खाजा खाएको सिडियो र डिएसपी पनि बाँच्नु भएन छ माओवादी आक्रमण अस्पतालको चिन्ता र परिवारको सम्झनाले सताएर त्यो दिनभरि मैले अन्नको एक गेडा मुखमा हाल्न सकिनँ भाउजू पनि पन्छिएकी छु भन्दै भान्सामा छिर्नु भएन उहाँ महिनावारी हुँदा साह्रै बार्ने मान्छे हो मैले सम्झाउँदा सम्झाउँदा बार्न छाडिसक्नु भएको थियो त्यस दिन भने आक्रमणको तनावले हुनसक्छ उहाँ कुनै काममा अघि सर्नु भएन उहाँकी भाउजूले खाना पकाउनु भयो केटाकेटी अलिअलि खाए मैले झुटो मात्र हालेँ खलङ्गा बजारमा सुरक्षाकर्मीले लगाएको कर्फु त्यसै निष्प्रभावी भइसकेको थियो स्थानीय नेता केही ठुलाबाट हिडुल गर्न थालेका थिए सुरक्षा निकायले पनि कडाइ गरेन सर्वसाधारण भने अझै देखिन्थेनन् सुरक्षाको कारण देखाउँदै दे प्राय जुम्ला बाहिरै बस्ने दिल्ली महत देवीलाल थापा तीर्थबहादुर बोडा लगायत स्थानीय नेता तथा सांसदहरू सुरक्षा स्थिति बुझ्न आउनुभयो मलाई खुसी लाग्यो सङ्कटको घडीमा उहाँहरू आफ्नो जिल्लामा देखा पर्नुभयो नत्र त यहाँ जिम्मेवार व्यक्तिहरूको खडेर नै पर्थ्यो सिडिओ र सुरक्षा निकायका कर्मचारी बाहेक अरूलाई भेटेर सरसल्लाह गर्नै नपाइने उहाँहरू हाम्रो घरको अगाडिपट्टि विष्णु फर्निचर निरीक्षण गर्दै हुनुहुन्थ्यो म कुरा सुन्न गएँ घर जलिरहेको थियो बल्दा बल्दैको नाल ढलेर झन्डै लागेन सबै चिच्याए रातमा त बल्ल तल्ल बाँचियो अहिले मरिएला यत्तिकैमा सिएड क्यानेडियन सपोर्ट कार्यक्रमका मदन भट्टजी आइपुग्नुभयो उहाँको अनुहार मलिन देखिन्थ्यो रुन्ची हाँसो हाँस्दै भन्यो राधाजी बधाई छ बाँचियो उहाँ रातभरि आफूले भोगेको घटना वर्णन गर्न थाल्नुभयो राति दस बजेतिर माओवादीहरू मदनजीको घरमा आएछन् हेर्दा जवान देखिने समूहका कमान्डर भ्लादमी लागेछ मदनजीलाई उनका साहिकमध्ये एकजना अलि ठाडो र रुको स्वभावको थियो रे एकछिन कुराकानी गरेपछि उहाँकै घरको भुइँतलामा हेल्थ क्याम्प बनाएछन् सियर्डको अफिस र अरू साथीहरूको को बस्ने बन्दोबस्त त्यही घरमा मिलाएको थियो कार्यक्रम लगभग सकिन लागेकाले त्यस रात मदनजी र एकजना सहायक मात्र रहेछन् मदनजीको अनुभवमा उनीहरू एकदमै अनुशासित थिए कमान्डरले भनेको कुरो कुरो मान्थे अरे कमान्डरको कुरा नघाट्ने र तर्क वितर्क नगर्ने अभ्यास रहेछ माओवादीहरूको मदनजीले भन्नुभयो एउटा टोली आक्रमणमा घाइते भएका साथीहरूलाई बोकेर ल्याउँथ्यो अर्को टोली हेल्थ क्याम्पमा बसेर प्राथमिक उपचार गर्थ्यो फटाफट पट्टी लगाउँथ्यो त्यसपछि फेरि अर्को टोलीले घाइतेहरूलाई बोकेर अन्त कुदाइहाल्थ्यो राति घाउमा लगाउने पट्टी सकिएछ कमान्डरले मदनजीसँग पट्टी पुर्याउन लायक कपडा मागेछन् उहाँले तन्ना च्यातेर दिनुभएछ फेरि तातो पानी मागेछन् उहाँले थर्मसको पानी दिनुभएछ अफिसको बारेमा सोधखोज गरेछन् को को छन् के के काम गर्नुपर्छ सबै थोक बिहान हिँड्ने बेला पैसा पनि मागेछन् आक्रमणको हल्ला चल्न थालेपछि यहाँ कुनै सङ्घ संस्थाले जगेरा पैसा राख्ने गरेको थिएन लुट्ने डरले सियोडको त्यही अवस्था थियो मदनजीले पैसा छैन भन्नुभएछ अलिअलि भएको पैसा अघिल्लो दिन मात्रै कार्यक्रममा खर्च गरेको बताउनु भएछ उनीहरूले पत्याएन छन् ढिपी गर्न थालेछन् अफिसको पैसा नभए तपाईँसँग जति छ त्यही दिनुहोस् उनीहरूले भनेछन् मदनजीले पर्सन निकालेर देखाउनु भएछ जम्मा दुई हजार रुपियाँमा रहेछ एक हजार तपाईँ लग्नुहोस् एक हजार मलाई छोडिदिनुहोस् उहाँले भन्नुभएछ उनीहरू के मान्थे सबै लैजान खोजेछन् धन्न एकजना माओवादीले भइगयो भइगयो छोडिदिए भनेपछि उनीहरू त्यसै फर्केछन् उहाँको दुई हजार बचेछ रातभरि सँगै बसे उहाँकै घरमा हेल्थ क्याम्प बसाले फर्कने बेला मदनजीलाई खुब अत्याएछन् भनेछन् तपाईँहरू के गर्नुहुन्छ हामी त यो घर पनि जलाउँछौँ त्यति बेला बाहिर दोहोरो फायरिङ जारी थियो रे नाइट भिजनले फालेका बमले घर पुरै चल्किएको उहाँले सुनाउनुभयो ती लडाकु डटेर आत्मविश्वासका साथ काम गरिरहेका थिए त्यसलाई उनीहरूको उमेरसँग दाज नै मिल्दैन उहाँले भन्नुभयो नाइट भिजन आउँदा पनि उनीहरू एकरत्ती आतिएनन् बरु चिचे चिचे भनिरहेका थिए कतिन्जेल बम खसाल्छ खसा एकछिनपछि तेल सकिएर फर्किनु परिहाल्छ सबभन्दा अचम्म त उहाँकै घर कब्जा गरेर बसेका छन् उल्टै उहाँलाई नै यस्तो भिडन्त हुँदा फायरिङबाट कसरी बस्ने भनी सल्लाह दिएछन् छिमेक घरमा जान बाटो देखाइदिएछन् उहाँको छिमेकमा राष्ट्रिय वाणिज्य बैङ्कमा काम गर्ने लालबहादुर थापाजी बस्नुहुन्थ्यो माओवादीले भनेअनुसार उहाँ आफ्ना महत्त्वपूर्ण सामान बोकेर बम र गोलीको वर्षा छल्दै बल्ल तल्ल थापाजीको घर पुग्नु भएछ घर त पुगियो ढोका खोल्ने कसरी उहाँले सम्झाउनु भयो जति ढोका ढकढकाउँदा पनि खोलेकै होइन ढोका खोल्न बाहिर आउनु पर्थ्यो को आउने मदनजीले हामी हौ हामी हौ भन्दै तिन चारचोटि कराएपछि बल्ल ढोका खुलेछ थापाजीकी श्रीमतीले सियोडको सर जस्तो लागेर ढोका खोल्नुभएको अरे मदनजीलाई छिमेकतिर पठाएपछि माओवादीले उहाँका सरसामान सिरक दसना सबै बाहिर मिल्काइदिएछन् घरमा बम हालेछन् फड्काएर हिँडेछन् धन्न ज्यान जोगियो मदनजीले लामो सस्तान्दै भन्नुभयो आफ्नो ज्यान जोगाइदिएकाले होला उहाँ बारम्बार माओवादी कमान्डरको तारिफ गरिरहनु भएको थियो कमान्डर भला आदमी भए त जनताको ज्यान जोगाइदिने रहेछन् उहाँले यही कुरा दसचोटि सुनाउनु भयो मध्य बजारको टुटी खेलमा छ्यालिसवटा सप लस्करै राखिएका थिए एकजना प्रमुख जिल्ला अधिकारी सैनिक चारजना बिसजना प्रहरी अठार माओवादी र दुई स्थानीय गरी जम्मा छ्यालिसजनाको ज्यान गएको थियो एकजना मालपोत कर्मचारी पनि मारिएका रहेछन् पछि मात्र थाहा भयो माओवादीको सब एउटा लाइनमा थियो भने बाँकीको अर्को लाइनमा डिएसपी विजेश्वर घिमिरेको सब फेला परेको रहेनछ अर्को डिएसपी मण्डलको सब पनि थियो एकचोटि मैले उहाँको उपचार गरेकी थिएँ उहाँ ग्यास्ट्रिकले पेट दुखेर अस्पताल आउनुभएको थियो डाक्टरहरू थिएनन् मैले नै जाँचेँ दुखाइ सहन नसकेर रोइरहनु भएको थियो त्यति बेला भन्नुभएको थियो म त छोराछोरीको पढाइ पुरा गर्न मात्र जागिर खाएर बसेको हुँ नभए छोडिसक्थेँ उहाँका छोराछोरी डाक्टर इन्जिनियर पढिरहेका छन् भन्ने थाहा पाएकी थिएँ मैले ग्यास्ट्रिकको औषधि दिएर पठाइदिएँ सन्चो भएछ मेरो आँखा सामु उहाँको सप थियो हामीले जानकारी पाएअनुसार माओवादीले सवा नौ बजीतिर कारागार हानेका रहेछन् कारागार अलि कोल्टे परेको ठाउँमा छ खलङ्गा बजारबाट टाढा नदी नजिक त्यहाँ बम पट्काउँदा बजारसम्म राम्ररी आवाज सुन्थेन खाना खाँदा खाँदै सुनेको ड्याङ्ग आवाज त्यही रहेछ हामीले त्यो घटनालाई अरू बेला जस्तै सामान्य रूपमा लिएका थियौँ माओवादीले त बम पड्काएर कारागार कब्जामा लिएका रहेछन् भयभरका कैदी भगाएछन् अनि वाकिटकी सेटहरू बोकेर हिँडेछन् त्यहाँबाट सिडिओ कार्यालय र सैनिक ब्यारेक हान्दै अञ्चल प्रहरी कार्यालयमा हमला गरेछन् प्रहरीले लड्न सक्दैनौँ भनेपछि सेनाले डिएसपी विजेश्वर घिमिरेलाई ब्यारेकमै बोलाएका थिए अरे उहाँलाई विज्ञान शिक्षा तालिम हलको बाटो हुँदै ब्यारेक आउन भनिएको थियो अरे कारागारबाट पकेटोकी लिएर हिँडेका माओवादीले सुयोगको पाइहालेछन् डिएसपीलाई पासोमा पार्ने गरी जुकाट खोला छेउको विज्ञान शिक्षा तालिम हलमा बम हानेछन् त्यसपछि अञ्चल प्रहरी कार्यालय घेरेछन् डाँडामा रहेको अञ्चल प्रहरी कार्यालयमा माओवादीहरू घिस्रदै उक्लेका थिए अरे यता अस्पतालतिरबाट पसेका आक्रमणकारीको अर्को टोलीले ब्यारेक जोगाउन सेनाले नै बिच्याएको भुइँबम माइनको तार काट्न खोजेछ ब्यारेक कमान्ड नगरिरहेका सैनिकलाई मारेछ त्यही बेला तार काटिरहेका केही आक्रमणकारीलाई सेनाले ढालेछ सैनिक तर्फबाट राम्रो एक्सन भयो रे कम्तीमा ब्यारेक बचाउन सकियो भन्दै सन्तोष मानिरहेका थिए पहिलो पङ्क्तिमा बसेका चार सैनिकको मात्रै ज्यान गएको रहेछ सर्वसाधारणतर्फ को को मरेछन् भन्ने कौतूहल थियो हामी सबैमा सब हेरेर थाहा पायौँ एयरपोर्ट जाने बाटोमा खोलिनेर बस्ने सुस्त मनस्थिति भएका व्यक्ति रहेछन् अर्को एकजना झ्यालबाट हेरिरहेका बेला गोली लागेर रे सुनेअनुसार माओवादीहरू सकेसम्म जनता नमार्ने पक्षमा थिए अरे सेनाले पनि जनतालाई असुरक्षा हुन्छ भनेर नै कडा प्रत्याक्रमण नगरेको सुनियो जित्ने नै भनेर लडेका भए सजिलै जित्न सक्थे रे अलि फ्राकिलो र उचाइमा रहेको ब्यारेकबाट तलतिरका माओवादी लडाकुमाथि प्रत्याक्रमण गर्न सजिलो थियो यसो गर्दा धेरैभन्दा धेरै जनता मारिन सक्थ्यो सल्लाहको काठले बनेका घर जम्मै जोडिएकाले माओवादीले एउटामा आगो लगाइदिए सबै खरानी हुन सक्थ्यो अनेक मुखबाट अनेक कुरा सुन्दै म अस्पतालतिर लागे सदा झैँ विज्ञान शिक्षा तालिम हलको बाटो हुँदै गइरहेकी थिएँ बाटोभरि गोलीका खोका सकेट बम छल्दै छल्दै हिँड्नु पर्थ्यो गोलीले नडामेका घरै थिएनन् यसले पनि आक्रमण कति भयङ्कर रहेछ भन्ने अनुमान लगाउन सकिन्थ्यो अस्पताल जाँदा जाँदै रसाना बहिनी भेटिएन् उनलाई देखेर मन ढुक्क भयो बिचरी रातभर एक्लै परिन् क्वार्टरमा बिहानै अस्पतालका सुब्बा जितबहादुर केसी कहाँ गएर बेसरी रोइरहेन् रे मलाई भने आँसु देखाएनन् मैले पनि उनको घाउ कोट्याउन खोजेन अस्पतालमा आइएनएफका साथीहरू भेटिए जुम्ला अस्पताल सुधारका लागि आएका थिए उनीहरू आइएनएफका नारायणजीले आफ्नो अफिसकोटा देखाउनु भयो माओवादीहरू ढोकै फोरेर पसेछन् जुम्लाका सबै घरमा सल्लाहका फ्ल्यागको झ्याल ढोका राख्ने चलन छ भाचना फोर्न गाह्रै हुन्न उनीहरूले कुष्ठरोगका बिरामीले बनाएका हस्त सामग्री राख्ने द्राज फुटालेछन् सबै सामान भुइँमा छरिएका थिए कम्प्युटर पोको पारेका रहेछन् लग्न चाहिँ लगेन छन् सेपमा पैसा थियो रे त्यो पनि केही गरेन गरेनछन् आइएनएफमा प्राय कुष्ठरोगका बिरामी छन् माओवादीहरूले सबै बिरामीलाई एउटै कोठामा राखेछन् अर्को कोठा खाली गराएर घाइते साथीहरूको उपचार गरेछन् त्यो कोठामा रगतको आहल थियो उनीहरूले राति चलाएका सलाइन पानीको बोतल पाइप रगतले भिजेका कपडा जस्ताको तस्तै थिए सलाइन पानीको सेट विशेष खालको थियो मैले वीर अस्पतालको अपरेसन कक्ष मात्र त्यस्तो सलाइन देखेकी थिएँ अपरेसन गर्दा रगत धेरै बग्यो भने छिटो छिटो निचोरेर सलाइन पानी झर्ने खालको सेट थियो त्यो उनीहरूले त्यो बस्दा मकै भटमास बिचको चाउचाउ खाएछन् टुक्रा टाक्री भुइँभरि छरिएका थिए आइनी अफ क्वार्टरमा पनि गएछन् भन्दै थिए रे क्वार्टर रहेछ मान्छे होला नत्र उडाइदिन्थ्यौँ यति भनेर ढोका ढकढकाएछन् त्यति बेला आइनिएफका साथीहरू माथिल्लो तलामा सास थामेर बसिरहेका थिए रे बाहिर माओवादीले गरेका कुराकानी सबै सुनेछन् भुइँतालामा बस्ने एकजना कर्मचारीकी श्रीमतीले ढोका खोलिदिइन् को को छन् उनीहरूले सोधेछन् हामी मात्रै हो हजुर स्टाफहरू ती दिदीले भनिन् जाडो भयो बाक्लो कपडा केही छ दिदीले भुइँमा लस्करै सुतिरहेका तिनजना छोराछोरीलाई देखाउँदै जवाब दिएछन् यी बालाखाले ओडेका कपडा छन् त्यही देऊ भन्नुहुन्छ भने दिन्छु बच्चाहरूलाई देखेर एकजनाले भनेछ यिनीकै भविष्यको निम्ति लडिरहेका छौँ यिनीलाई नै नाङ्गो पार्न त भएन नि आइएनएफका साथीको कुरा सुनेपछि म अस्पताल पसेँ कर्मचारी थिएनन् राति कृष्ण र गङ्गा सहयोगीको ड्युटी रहेछ सहयोगी कर्मचारी तारालाई साथ लिएर अस्पतालको कुना कुना चाहारे अरूको त सरजमिन नगरी कतै छुना हुन्न भन्दै थिए मलाई लाग्यो अस्पतालमा के को सरजमिन आकस्मिक कक्षामा दराज ताल त झुन्डिएका थिए ढोका भने ती जम्मै फोडेछन् उपचार क्रममा डाक्टर नर्सले लगाउने कपडा लथालिङ्ग थिए निर्मलीकरण गरेर राखेका सामानको पोका खुल्लै थियो माओवादीको न्युमा अरू कसैले छप्काएको पनि हुनसक्छ करिब डेढ वर्ष बस्दा कर्मचारीको चालामाला मैले बुझिसकेकी थिएँ माओवादीले आकस्मिक कक्षामा पनि घाइते साथीहरूको उपचार गरेको थाहा पाएँ उनीहरूका आफ्नै डाक्टर थिए अरे अस्पताल जाउँ भनेर जबरजस्ती ल्याएका बिच बाटोमा पुगेपछि पशुका डाक्टर भेटनरी भएको थाहा पाएछन् अस्पतालका डाक्टरको क्वार्टरनिर पुगेपछि उनीहरूले आफै भनेछन् रे हजुर म त पशुको डाक्टर हो मान्छेको डाक्टर त यहाँ बस्छ उनीहरूले माओवादीलाई क्वार्टरतिर देखाइदिएछन् त्यसपछि माओवादीहरू मान्छेको डाक्टर पनि लिन गएछन् डाक्टर पन्नालाल शाह जहिले डराइरहेका हुन्थे सधैँ मुख बिगारेर बसेको देख्दा कर्मचारीहरू दिक्क मान्थे हिजो साँझ पनि डरले थुरथुर थिए मलाई भन्दै थिए सिस्टर आज आक्रमण हुन्छ रे तपाईँले सुन्नुभएको छ यहाँ सधैँ आक्रमण हुन्छ डाक्टर साहब मैले जिस्काएँ शाहलाई क्वार्टरबाट निस्कने समय लाग्यो रे अस्पताल पुग्न करिब एक घन्टा लाग्यो होला भनेर साथीहरू ठट्टा गर्दै थिए गोली र बमबाट बच्न भुइँमा घिस्रदै आएछन् हात गोडामा चोट लागेर पट्टि बाँधेका थिए अस्पताल पुर्याएपछि माओवादीहरूले उनलाई कुर्सीमा बसालेछन् काम चाहिँ आफै गरेछन् उनको कारो निलो अनुहार देखेर एकजना लडाकुले सोधेछ डाक्टर साहबलाई डर लाग्यो उनले जवाफ फर्काएनन् लडाकुले आफै भनेछन् हातले गोली छेकेर भए पनि तपाईँलाई बचाउँछु धन्दा नमान्नु त्यत्तिकैमा अर्को टोलीले लोकसेवा कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद आचार्यलाई ल्याएछ वास्तवमा उनी सुब्बा हुन् जुम्ला कार्यालयमा हाकिम नभएकाले निमित्त खाना पाए लोकसेवामा पनि कार्यालय क्वार्टर सँगसँगै थियो माओवादीहरू सरासर प्रेमजीको कोठामा छिरेछन् एकछिन सोधपुछ गरेपछि भनेछन् ल तपाईँ आफ्ना सामान त्याग गर्नुहोस् उहाँले किताब पनि हाल्नु खोज्नु भएको थियो अरे उनीहरूले हप्काइदिएछन् प्रेमजीको झोला जुत्ता मोजा सोधी सोधी लगेछन् सामान झिक्ने क्रममा क्यामेरा देखेर त्यो पनि मागेछन् उहाँले भन्नुभएछ यो क्यामेरा मेरो होइन साथीको हो साथीको चाहिँ लग्नुहुन्न उनीहरूले थर्काएछन् त्यो क्यामेरा वास्तवमा रोसना बहिनीको रहेछ उनीहरूले ज्याकेट पनि मागेका थिए अरे प्रेमजीसँग एउटा मात्रै रहेछ आफैले लगाइराखेका थिए फुकाल्न खोज्दा भो भो पर्दैन भनेछन् म साथीहरूसँग कुरा गर्दै अघि बढिरहेकी थिएँ अस्पतालको भण्डार कोठा पुगी माओवादीले भताभुङ्ग पारेछ मैले तिन दिनदेखि धुलो खाइ खाइ आकस्मिक अपरेसन र प्रसुति सेवाका सामान छुट्याएकी थिएँ कामको आधारमा सेट मिलाएर लेबलिङ गरेकी थिएँ भण्डार कोठामा केही स्टेच रक्तचाप जाँच्ने उपकरण लगायत सामान थिए सबै चलाएछन् माओवादीले हो कि अरू कसैले यसबिच शनाखत भएका सब पोस्टमार्टम गर्न अस्पताल ल्याइयो पोस्टमार्टम कक्षा वरपर टन्नै भिड लागेको थियो मारिएकाहरूका आफन्त छाती पिटी रोइरहेका थिए कोही चिच्याइरहेका थिए यतिन्जेल हामी बाहिरबाट आएका कर्मचारी कसैले घर परिवारसँग सम्पर्क गरेका थिएनौँ जुम्ला आक्रमणबारे रेडियो टेलिभिजनले समाचार फुकेको फुके हुनुपर्छ खबर सुनेर घरकाले कति चिन्ता मानिरहेका होलान् म छटपटिएँ जसरी पनि आफू बाँचेको खबर नदी भएको थिएन टेलिफोन गरौँ भने लाइन काटिएको थियो हाम्रा सुरक्षा संयोजकसँग भएको सेटेलाइट फोन प्रयोग गर्न खोजे भएन बरु उनले सैनिक ब्यारेकको सेटेलाइटबाट सम्पर्क गर्न सुझाव दिए हामी बाटोभरि छरिएका गोली र सकेट बमहरू छल्दै ब्यारेकतिर लाग्यौँ गेटमा भएका सुरक्षाकर्मी मार्फत मेजर हिरामान जोशीलाई खबर पठायो उहाँसँग पहिल्यै भेट भएको थियो नयाँ अस्पताल भवन बनाउन लागेकीले सबै मलाई चिन्थे फेरि जिल्ला भवरीमा म एक्लो महिला अधिकृत थिएँ मेजरले सजिलै हामीलाई समय दिनुभयो उहाँको बोली त ख्याप्पै सुकेको रहेछ आवाज धोत्रो सुनिन्थ्यो अनुहार थकित देखिन्थ्यो खुसी पनि हुनुहुन्थ्यो सैनिक ब्यारेक जगाउन सफल भएकोमा हामीले बधाई दियौँ उहाँले धन्यवाद भन्नुभयो केही बेर माओवादी हमलाको कुराकानी भएपछि हामीले सेटेलाइट फोन मार्फत घरमा सम्पर्क गर्ने अनुमति माग्यौँ उहाँले नाइनेस्ती गर्नु भएन हामी सबै कर्मचारीले आफ्नो नाम ठेगाना टेलिफोन नम्बर टिपायौँ उहाँले सबैका घरमा खबर गरिदिने आश्वासन दिनुभयो गरियो कि गरिएन पछिसम्मै थाहा पाएन ब्यारेकमा मैले इन्सपेक्टर अमर बम र उहाँकी श्रीमती विष्णुलाई भेटेँ दुवैले ज्यान बचेकोमा बधाई दिनुभयो मैले पनि बधाई दिएँ ज्यानै जोगिएकोमा बधाई लिने र दिने समय आएपछि के गर्नु राति एघार बजीतिर सिडिओ कार्यालय र गोलमा सबै जलेको देखेर तपाईँ पनि मर्नुभयो कि भन्ने लागेको थियो मैले भने धन्न केही भएको रहेनछ उहाँहरूले पनि त्यस्तै कुरा गर्नुभयो उमरजीका श्रीमान श्रीमतीलाई मैले अस्पतालमै चिनेकी हुँ विष्णुजीको उपचार गर्नु आउनुभएको थियो अस्पतालमा डाक्टर नहुँदा र अलि विशिष्ट व्यक्ति बिरामी पर्दा मलाई नै सम्पर्क गरिन्थ्यो उहाँहरूको घर महेन्द्रनगर हो श्रीमतीको माइती भैरवा श्रीमानले लामो समयदेखि बिदा नपाएपछि विष्णुजी छोराछोरीलाई होस्टेल राखेर रा जुम्ला बस्न आउनुभएको थियो माओवादीले सिडिओ कार्यालय हानेपछि उहाँहरू आफ्नो घरबाट भागेर नजिकै भगवती श्रेष्ठ कहाँ शरण लिन भएछ भगवतीकी बहिनीले हाम्रो स्वर चिनेर तुरुन्तै ढोका खोलिदिएन विष्णुजीले आँखा भवरे आँसु बार्दै भन्नुभयो नत्र अहिले तपाईँसँग कहाँ भेट्न पाइन्थ्यो र जिन्दगीमा पहिलोचोटि प्रत्येक व्यक्तिलाई भेट्दा पुलङ्कित भइरहेकी थिएँ यस्तो लागिरहेको थियो सबैलाई वर्षौँपछि भेट्दैछु हुन पनि मृत्यु यात्राबाट सकुशल फर्केर आएपछिका प्रथम भेट थिए ती जुन हामी सबैका निम्ति खास थिए जिन्दगी भनेको संयोगै संयोगले बाँचेका समयको सङ्घालो नै रहेछ मैले लानु केही छैन कसैसँग रिसाएर चित्त दुखाएर बाजेर केही पाइन्न खाली मर्ने बेला छाती भारी मात्र हुन्छ बम दम्पतिलाई भेटेपछि म सोझै टुडी खेलतिर गएँ भिडभाड निकै बढेछ पत्रकार थुप्रै थिए चिनेका पत्रकार छन् भने घरमा खबर पठाउन पाइएला भन्ने आश पलायो भिड निचोल्दै कोसिस गरे उनीहरूको क्यामेरामा पर्न पाए पनि अखबार टेलिभिजनमा तस्बिर आउन सक्थ्यो घरकाले त्यही तस्बिर हेरेर म बाँचेको थाहा पाउने थिएँ तर मेरो प्रयास सफल भएन म ढिलो पुगेछु म अलि पहाड र अलि निराश बोकेर जुगाट खोलाको पुल हुँदै घर लागेँ बाटोमा विज्ञान शिक्षा तालिम हल पर्थ्यो नराम्ररी जलेको रहेछ धुवाको मुस्लो अझै उत्ताइरहेको थियो घर अघिल्तिर रगतको आहल थियो एकजना प्रहरी केही खोजिरहेका थिए के खोज्नु भएको एक्लै मैले सोधेँ देश विजेश्वर साहब मारिनु भएको यही हो उनले भने केही प्रमाण भेटिन्छ कि भनेर खोजेको म उनलाई मद्दत गर्न रगतको आहालमा आँखा दौडाउन थालेँ एउटा डढेको ठेउलो जस्तो सानो टुक्रो फेला पऱ्यो नडरेको सेतो प्लास्टिकको सहायताले उठाएँ मान्छेकै हार्ड रहेछ मेरो डन्डोको हुनुपर्छ डेसपी साहबकै हड्डी हो यो ती प्रहरीले भने कसरी भन्नुभयो उहाँले लाउनु भएको बेल्टको टुक्रा र जुत्ता यहीँ भेटियो जवाब सुनेर म केही बोल्न सकिनँ एकछिन टोलाएर बसिरहे त्यसपछि उनी टुडेखेलतिर लागे म जिल्ला प्रहरी कार्यालय हुँदै घर डिएसपी विजेश्वरको सबको टुक्रा भेटिएको घटनाले मलाई व्याकुल बनाए उहाँले आफ्नो सेटमा म बसन्ती होटलको बाटो आउँदैछु भन्नुभएको थियो रे यही सुनेपछि आक्रमणकारी उहाँलाई नै ताकेर विज्ञान शिक्षा भवनमा बम हानेका रहेछन् अलि कालो वर्णको हुनुहुन्थ्यो उहाँ साह्रै शालिन पाराले बोल्नुहुन्थ्यो म बाबुराम भट्टराईको सहपाठी हुँ भन्नुहुन्थ्यो कामको दबावले हो वा अरू कुनै कारणले कहिलेकाहीँ बिहानै बियर पिउनुहुन्थ्यो होटलमा बस्ने भएकीले जुम्लामा काम गर्ने ठुला बडाले के के खान्छन् कति खान्छन् मलाई मोटामोटी थाहा थियो सङ्कटकालमा सुरक्षाकर्मीलाई छुट्टी नदिने गृह मन्त्रालयको उर्दी थियो त्यही भएर उहाँ दसैँ तिहारमा पनि जुम्ले बस्नुभएको मैले देखेकी थिएँ एक साता अघि मात्र उहाँकी छोरी भेट्न आएकी थिइन् अघिल्लो साँझ कार्यक्रममा भेट्दा छोरीलाई नै सम्झिरहनु भएको थियो बाबु छोरीको अन्तिम भेट त्यही बन्न पुग्यो म घर पुग्न साथ सुनिल दाई र मदनजी आइपुग्नु भयो उहाँहरूले नयाँ खबर ल्याउनु भएको थियो माओवादीले हाम्रो होटलभन्दा पश्चिमका सबै घरबाट चाउचाउ बिस्कुट कपडा कम्बल जुत्ता लुटेर लगेछन् हाम्रो घर मात्र नलुट्नुमा के कारण होला हामी यही विषयमा एकछिन लियौँ सायद बजारको पहिलो घर भएकाले वा ब्यारेकबाट सजिलै देखिन्छ भनेर हो कि अर्को तर्क पनि आयो कसले कमान्ड गरेको थियो त्यसमा भर पर्छ अरे पर्वत अङ्गत नरेश जस्ता माओवादी नेताले राम्ररी चिन्छन् उनीहरूकै कमान्ड थियो कि साँझ पर्न लागेको थियो जुम्लामा दुई बजीतिर अग्ला पहाडले घाम छेल्न थाल्छ जाँडै साँझ परे जस्तो हुन्छ चिसो उत्तिकै हामी आगो ताप्ने तर्खरमा लाग्यौँ त्यही बेला बाहिर जोडले ढोका हानेको सुनियो गोरखबहादुर काउ काका आउनुभएको रहेछ उहाँ डाकको छाडेर रुनुभयो पाको उमेरका मान्छे त्यस्तरी रोएको देखेर म त अक्क बक्क परे एकछिन हामी सबै आत्तियौँ उहाँको घरमा केही भएछ कि कोही मारिएछन् कि घर जलाइएछ कि वा लुटेछ कि भन्ने शङ्का मनमा खेल्न थाले गोरखबहादुर काकालाई खासमा माओवादीले धेरै समयदेखि घर बस्न दिएको थिएन हामीसँगै बस्नुहुन्थ्यो कहिलेकाहीँ छेपी घर जानुहुन्थ्यो दाई भाउजू र उहाँको परिवारमा दसैँ तिहारको टेकाटालो चल्थ्यो उहाँको त्यस्तै हाल देखेर हामी केही बोल्न सकेनौँ एकअर्काको मुख हेरिरह्यौँ मैले नै आँट गरेर सोधेँ के भयो दाई घरमा केही गरेँ माओवादीले केही भएको छैन नानी उहाँले भन्नुभयो म त खुसीले रोएको रातभरिको घटनापछि कसैलाई देख्न पाउँदैन कि भन्ने लागेको थियो सबैलाई देखेर रोएको बिचारा काकालाई रातभरि साह्रै दुःख दिएछन् माओवादीले उहाँ राति बहिनी ज्वाइँ कहाँ जानुभएको रहेछ उहाँका ज्वाइँ तीर्थबहादुर बुढा जिल्ला विकास समितिका सभापति हुनुहुन्छ माओवादीले तेरो ज्वाइँ कहाँ छ देखा भन्दै प्याकप्याक्ती पारेछन् म त पाहुना मान्छे अहिले मात्र आएको केही थाहा छैन उहाँले हात जोडेर बिन्ती गर्दै भन्नुभएछ केही सिप नलागेपछि आक्रमणकारीले एउटा कागज तेस्राउँदै तर्काएछन् त्यसो भए हामीलाई यो लिस्टमा भएका मान्छेको घर देखा ज्यान जोगाउन उहाँसँग अर्को विकल्प थिएन रातभरि उनीहरूसँग हिँड्दै कसैको घर देखाइदिनु भएछ कसैको चिन्दिन भन्नुभएछ चार बजीसम्म सँगैसँगै हिँडाएरे बिहान कालीकोटतिर जाने बाटोको तलैसम्म पुगेपछि मात्र फर्काइदिएछन् अहिले जरा त्यहीबाट आउँदैछु उहाँले भन्नुभयो उहाँले त्यसरी डाकु छाड्नुमा हामीलाई जीवित देखेको खुसी त थियो नै सँगसँगै आफू बाँचेको हर्ष पनि थियो र केही हदसम्म माओवादीले भने बमोजिम घर देखाइदिएकोमा पछुतो हुन सक्छ दिनभरि जुम्ला बजार चाहिरहेकीले मलकतरान थिए हामीले एकपछि अर्को नयाँ नयाँ खबर सुनिरहेका थियौँ तनहुका एकजना ओभरसियरको जुम्ला जिल्ला विकासमा दुर्बन्दी रहेछ उनी अध्ययन विधाको कागज मिलाउन मात्रै आएका रहेछन् राति पल्लो घर पाहुनाघरमा सुतेका थिए एक्लै परेछन् नयाँ ठाउँ त्यसमाथि भीषण माओवादी हमला उनको सातो भएछ रातभर घरको खाटमुनि बिताएछन् हिजैको दिन जुम्ला छाड्ने केही भाग्यमानीको नाम पनि सुनियो सेनाको हेलिकप्टर लिएर आएका पाइलट अनिल कार्कीका दाजु गौरीबहादुर पुनरावेदन अदालत जुम्लामा न्यायाधीश हुनुहुन्छ उहाँ र स्थानीय विकास अधिकृत हरि वशिष्ठ सेनाको हेलिकप्टरमा फर्काउनु भएको रहेछ अर्को एउटा हल्ला दिनभरि जुम्लामा त्रास भनेर छाडिरह्यो माओवादीले फेरि आक्रमण गर्छ उनीहरूको उद्देश्य ब्यारेकै कब्जा गर्नु हो हिजो राति भौगोलिक अवस्थाले लक्ष्य पुरा भएन नक्सा पनि फरक पर्यो रे अरू आक्रमणमा भन्दा माओवादीतर्फ बढी क्षति पुगेको खबर पनि आएको थियो माओवादीले सबभन्दा लामो समय भिडन्त गरेको र धेरै घुमाउनु परेको ठाउँ जुम्लै हो भन्ने सुनियो उनीहरू अझै वरपरका गाउँमा छन् घर घर लुकेर बसेका छन् मौका हेरेर फेरि आक्रमण गर्न सक्छन् यस्तो हल्लाबीच जिल्ला बाहिरबाट आएकाहरू जतिसक्दो चाँडो युद्धभूमि छाडेर घर फर्कन आतुर थिए आफू बाँचे पनि घर परिवारकाले सुर्ता मानेपछि कसैलाई जागिरको वास्ता थिएन तर जुम्ली कहाँ जाने उनीहरू त यहीँका हुन् यहीँ जन्मे यहीँ हुर्के असुरक्षा भयो भनेर पुर्क्यौली थाप्थलो रथालिङ्ग छाडेर कहाँ हिँड्ने जाने ठाउँ नै कहाँ छ जब त्रासको कुनै विकल्प हुँदैन तब एउटै चिजको गुन्ज्यास रहन्छ साहस हामीले छिट्टै खाना खाएर सुत्ने योजना बनायो परिवारका सबैजना एउटै कोठामा गन्चमञ्च गरेर पल्टियौँ भाइ बहिनी र दाई खाटमा सुत्नुभयो भाउजू हजुरआमा ठुलो बाबु र म भुइँमा कोठामा बत्ती थिएन टुक्की बाल्ने जाँगर चलेन एक शब्द बोल्न धरी चाहेनौँ आँखा टल्ल पारेर चुपचाप दलिन हेरिरह्यौँ के थाहा फेरि गोली र बमको आवाजले उठ्नुपर्ने हो कि को कतिखेर निधायौँ पत्तै भएन श्रोताहरू आज वाचन गरिएको कृति खलङ्गामा हमला एउटी नर्सको डायरी हो उक्त कृतिलाई पृष्ठ बयानब्बेसम्म वाचन गरेर रोकेको छु श्रोताहरू आज वाचन गरिएको यस कृतिको भाग तपाईँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट बक्समा गएर आफ्नो रचनात्मक प्रतिक्रिया पनि दिनुहोला यतिन्जेलसम्म यस श्रृङ्खलामा रहेर साथ दिनुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्दछु अर्को श्रृङ्खलामा यस कृतिका बाँकी रहेका भागहरू ल्याएर उपस्थित हुने नै छु त्यतिन्जेलसम्मका लागि बिदा हुने अनुमति लिन्छु आगिदिनुहोस् हस्त नमस्कार